नमस्कार हामी शिक्षा मन्त्रालय शैक्षिक जनशक्ति विकास केन्द्र सानो टिमी भक्तपुरबाट सञ्चालित शैक्षिक कार्यक्रमबाट बोलिरहेका छौं यो कार्यक्रम प्रत्येक शनिबार बेलुकी सात तीसदेखि सात पैतालिस बजेसम्म रेडियो नेपालबाट प्रसारण हुने गर्दछ यस कार्यक्रममा हामी तपाईँ शिक्षक विद्यार्थी अभिभावक लगायत सम्पूर्ण शैक्षिक सरकारवालाहरूलाई हार्दिक स्वागत गर्दछौ श्रोतावृन्द यो कार्यक्रम यहाँले चाहेको समयमा शैक्षिक जनशक्ति विकास केन्द्रको website W dot NCD dot GOV dot एनपीमा पनि सुन्न सक्नुहुनेछ श्रोतावृन्द आजको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ बहुभाषी शिक्षा सम्बन्धी परिसंवाद कार्यक्रम यो परिसंवाद कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ उपनिर्देशक माया राई हाम्रो देश बहुभाषिक देश हो जहाँ एक सय तेइस भाषा बोलिन्छन् यहाँ एउटै कक्षाभित्र फरक फरक भाषा बोल्ने विद्यार्थीहरू हुन्छन् नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीको शिक्षा तथा संस्कृति सम्बन्धी हकमा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा आधारभूत तहको शिक्षा पाउने हक हुनेछ भन्ने व्यवस्था छ त्यस्तै शिक्षा ऐन दुई हजार अठाइसमा प्राथमिक तहको शिक्षा मातृभाषामा दिन सकिनेछ भन्ने व्यवस्था पनि छ मातृभाषामा शिक्षा लिन पाउने अधिकार स्थापित गर्ने कार्यमा शिक्षा मन्त्रालयबाट बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका दुई हजार छैसठी जारी गरिएको छ दुई हजार चौसठी सालदेखि दुई हजार छैसठी सालसम्म छ जिल्लाको सातवटा विद्यालयहरूमा आठवटा भाषाहरूमा बहुभाषिक शिक्षा कार्यक्रम पाइलटिङ गरी कार्यान्वयनमा ल्याएको छ विद्यालय क्षेत्र सुधार कार्यक्रमले सन् दुई हजार पन्ध्रसम्म सात हजार पाँच सय विद्यालयहरूमा मातृभाषाको माध्यमले कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको छ तर विषयको रूपमा मातृभाषाको पठन पाठन हुने व्यवस्थालाई नै बहुभाषिक शिक्षा हो भन्ने केही सरकारवालाहरूको बुझाइ छ वास्तवमा बहुभाषिक शिक्षा के हो र यसको महत्व के छ बहुभाषिक शिक्षण गर्दा शिक्षक व्यवस्थापन कसरी गरिएको छ भन्ने विषयमा केन्द्रित रहेर आज हामी परिसंवाद कार्यक्रम सञ्चालन गर्नेछौं परिसंवाद कार्यक्रममा हुनुहुन्छ शिक्षा विभागका महानिर्देशक डाक्टर लवदेव अवस्थी शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक दिल्ली राम रिमाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू डाक्टर योगेन्द्र प्रसाद यादव डाक्टर हेमंगराज अधिकारी र डाक्टर विष्णु सिंह राई शैक्षिक जनशक्ति विकास केन्द्रको स्टुडियोमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु धन्यवाद सबैभन्दा पहिला डाक्टर योगेन्द्र यादवबाट शुरू गरौं बहुभाषिक शिक्षा भनेको के हो र यसको महत्व के देख्नुहुन्छ यहाँले नेपालको सन्दर्भलाई पनि हेर्दाखेरि संक्रमणीय बहुभाषिक शिक्षा भन्नाले मातृभाषाको माध्यमबाट प्राथमिक शिक्षा आरम्भ गर्ने र बिस्तारै त्यो व्यापक सञ्चारको भाषा जस्तो नेपाली त्यसलाई इन्ट्रोड्युस गर्ने र अन्तमा भनौँ न कि विदेशी भाषाको पनि समावेश गर्ने प्रयास गर्नुपर्छ त्यसैले अब मातृभाषाको माध्यमबाट सुरु गरियो भने सिकाइमा सहजता आउँछ र प्रभावकारी सिकाइ हुन्छ त्यसपछि व्यापक सञ्चारको भाषा सरकारी कामकाजको भाषा पनि सिक्नुपर्छ किनभने भोलि गएर सरकारी कामकाजको लागि चाहिने माध्यममाथि पनि दखल हुनुपर्छ त्यसको पनि क्षमता वृद्धि गर्नुपर्छ र अन्तमा जस्तो विज्ञान प्रविधि पुस्तकालय भाषाको रूपमा अंग्रेजी भाषालाई पनि सिक्ने आवश्यकता छ डाक्टर यादवले मातृभाषाको माध्यमबाट पठन पाठन गर्दा सिकाइ सहज र प्रभावकारी हुन्छ भन्नुभयो डाक्टर हेमगराज अधिकारी यहाँ नेपाली भाषी हुनुहुन्छ र सामुदायिक विद्यालयहरूमा नेपाली माध्यमबाट पठन पाठन हुन्छ यहाँको अनुभवमा बहुभाषिक शिक्षाको अवस्था कस्तो देख्नुहुन्छ मातृभाषाबाट शिक्षालाई शुरू गर्ने नेपाल आफै बहुभाषिक देश भएको र त्यसो हुनाले उनीहरू विद्यालयमा आउँदाखेरि विभिन्न भाषाहरूको पृष्ठभूमि लिएर आएका हुन्छन् र त्यस्तो कक्षामा उनीहरूको मातृभाषालाई दृष्टिगत गरेर पठन पाठन गरिनुपर्छ भन्ने अवधारणा यसमा देखिन्छ विशेष गरेर नेपाली भाषीहरूलाई बहुभाषिक कक्षामा सिक्न सजिलो यस मानेमा हुन्छ कि त्यो धेरै जसो परिवेशको भाषा छरछिमेकको भाषा र उसको घरको भाषा पनि त्यही भएको हुनाले मातृभाषामा सिक्दाखेरि उसले सहजता अनुभव गर्छ विद्यालयको बसाइ उसलाई सहज हुन्छ र भाषा सिक्ने कुरा सहज नभइकन सिकिँदैन सुन्न बोल्न पढ्न लेख्न भनेपछि बोल्ने भने धक मान्ने र सहजता भएन भने भाषा सिक्न उसलाई गाह्रो हुन्छ त्यसैले उसको विद्यालयको भाषा र उसको परिवेशको भाषा घर परिवारको भाषा एउटै भयो भने उसले कक्षामा राम्रै प्रगति गरेको देखिन्छ र उसको संज्ञानात्मक विकासमा नि यसले सकारात्मक प्रभाव पारेको देखिन्छ र सृजनशीलता पनि उसमा हुन्छ किनभने मातृभाषामै शिक्षा पाउने हुनाले अन्यल हुँदैन नेपाली भाषीहरू बढी लाभान्वित भएका छन् र विद्यालयमा एकभन्दा बढी भाषाहरू छन् त्यसमाथि पनि नेपाली भाषा पनि विविध क्षेत्र र विविध जातिले बोल्ने भाषाको रूपमा यो अगाडि आइरहेको छ त्यसैले मिश्रित किसिमको कक्षाको एउटा बहुसामाजिकता र बहुभाषिकता देखिन्छ त्यसैले जुनसुकै शिक्षकले उनीहरूको भाषिक पृष्ठभूमिलाई विचार गरेर र त्यसलाई मनन गरेर सिकाइलाई अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ र यस विषयमा केही प्रयासहरू भएका छन् तर व्यवहारमा कक्षाभित्र अझै पनि शिक्षणको सन्दर्भमा पाठ्य सामग्रीको कमी अरू अरू पक्षले प्रभाव पारेको छ प्रशिक्षणले पनि प्रभाव पारेको छ जस्तो मलाई लाग्छ डाक्टर अधिकारीले विद्यालय र घर परिवारको भाषा एउटै भएमा विद्यार्थीहरूको सिकाइ प्रभावकारी हुनुको साथै सृजनशील बढ्छ भन्नुभयो डाक्टर विष्णु सिंह राई तपाईँले बहुभाषिक शिक्षा सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ यस सम्बन्धमा तपाईँको अनुसन्धानले के देखाउँछ मातृभाषामा शिक्षा भयो भने सहजता आउँछ भन्ने कुरा त अब यो विषयले नै मानिसको अनुसन्धानहरूले सबैले देखाइसकेको कुरा हो त्यसको अर्को पक्ष मलाई के लाग्छ भने म यसलाई चाहिँ मातृभाषामा आधारित बहुशिक्षा भन्छु किनभने मातृभाषामा सुरु गरेर अनि अर्कोमा ट्रान्जिसन गर्नुपर्छ भन्ने हो यसले चाहिँ लोपोन्मुख भाषाहरूको संरक्षणमा पनि यसले योगदान पुर्याउँछ यसको एउटा धेरै महत्वपूर्ण पक्ष हो यसले सिकाइमा सहजता संज्ञान विकास जुन चाहिँ हाम्रो हेमाङ सरले भन्नुभयो त्यो सहज रूपले हुन्छ बच्चाले सिक्छ आफ्नोपन आउँछ अब यो मल्टिलिङ्गुअल जुन हाम्रो प्र्याक्टिस भइरहेछ हाम्रो देशमा त्यसमा धेरै समस्याहरू छन् तर हामीले त्यहाँ चाहिँ रिसर्चको दौरान कुराहरू गर्दाखेरि डेफिनेट रूपमा चाहिँ बच्चाहरूले चाहिँ मन पराएको छ उनीहरूलाई अब कर काप गर्न पर्दैन बाबु आमाले जाकी जा भनेर उनीहरू आफै जान्छन् खुसी खुसी उनीहरूले स्कूलका क्रियाकलापहरूमा भाग लिएका छन् यी कुराहरू सबै राम्रा छन् त्यसमा अरू पनि केही पक्षहरू छन् जस्तै अब गार्जेनहरूका कन्सर्नहरू अरू भाषाहरू हाम्रो अङ्ग्रेजी पढाइँदैन कि भन्ने उहाँहरूको शङ्का जुन चाहिँ मलाई लाग्छ हामीले चाहिँ एउटा अवेरनेस कार्यक्रम गर्नुपर्छ मातृभाषाबाट सुरु गरेर बहुभाषिक शिक्षा दिनुको अर्थ अङ्ग्रेजी नपढाउनु भने होइन त्यसको पालो अलिक बिस्तारै आउँछ भनेर चाहिँ गार्जेनहरू कन्भिन्स हुन सकेका छैन त्यो एउटा पछि देखिया छ अब म कार्यकारी निर्देशक ज्यूतिर जान्छु मातृभाषामा शिक्षा दिँदा विद्यार्थीहरू खुशी भएर विद्यालयमा जान्छन् डाक्टर राईले भन्नुभयो विद्यालयको अनुगमन गर्दा यहाँले बहुभाषिक शिक्षा सम्बन्धी कस्तो अभ्यास भएको पाउनुभयो अनुगमनको सिलसिलामा मैले जुन जुन कक्षाहरूको अवलोकन गरेको थिएँ यसमा मातृभाषा र बहुभाषाको अभ्यास दुवै जोडेर अघि बढेको सन्दर्भ भेटिएको छ पहिले एकभाषी अभ्यास थियो त्यस्तै सम्बन्धित भाषाको एकभाषी अभ्यास शुरू भएको छ अहिले यो अभ्यास तल्लो कक्षामा अर्थात एक दुई कक्षामा मात्र सीमित छ यसलाई ब्रिजिङ गर्दै लैजाने सिपको जरूरी छ मातृभाषाको उपयोगका दृष्टिले कतिपय अभ्यास बहुभाषिक छन् विभिन्न विद्यालयहरूको अभ्यास हेर्दा भाषाको कुनो निर्माण गरेर बहुभाषिक अभ्यासलाई अघि बढाइएको छ भाषाको उपयोगका दृष्टिले जुन कक्षाको बहुभाषिक अभ्यास छ त्यहाँ एउटा कुनोमा शिक्षक पुग्दाखेरि एक भाषी अभ्यासका क्रियाकलापहरू सञ्चालन हुन्छन् र त्यही कक्षाको अर्को कुनामा शिक्षक पुगेपछि त्यहाँ अर्को भाषाको अभ्यास हुन्छ त्यस्तै गरी अर्को कुनामा पुगेपछि अर्को भाषी अभ्यासलाई अघि बढाइएको छ यसरी हेर्दा एउटै कक्षामा बहुभाषिक अभ्यासहरू निरन्तर रूपले अघि बढिरहेको छ भाषा उपयोगका दृष्टिले एकभाषी अभ्यास मात्र छैन बहुभाषी अभ्यास पनि सँगसँगै गएको अवस्था देखिएको छ मलाई के लाग्छ भने एकभाषी सिकाइका अभ्यासलाई जोडेर अघि बढ्नुपर्छ भन्ने लाग्छ मातृभाषामा प्रारम्भ भएको विषयगत अभ्यासलाई माध्यम र निश्चित ठाउँपछि संक्रमणकालीन थप शिक्षणका कुशलता तथा सन्दर्भहरू जोडेर शिक्षकलाई बिस्तारै अर्को भाषामा जाने कुशलताको जरुरी छ भने बहुभाषिक अभ्यासलाई थप सिप र थप सन्दर्भहरू दिनु आवश्यक छ महानिर्देशकज्यू अहिलेसम्म छलफललाई दृष्टिगत गरी बहुभाषिक शिक्षालाई कार्यान्वयनमा ल्याउन शिक्षा विभागको योजना चाहिँ कस्तो छ त यसमा चाहिँ अब हामीले के हेर्नुपर्छ भने सबभन्दा पहिला अब शिक्षा मन्त्रालय शिक्षा विभागको प्रमुख दायित्व भनेको कक्षाकोटाभित्र बालबालिकाको शिक्षालाई कसरी सहज बनाउने त्यस सन्दर्भमा शिक्षकको भूमिका सर्वोपरि हुन्छ त्यसमा कुनै दुविधा नै रहेन र यसमा यो जुन छलफलको उठान भएको छ यसको केन्द्रबिन्दुलाई हेर्दाखेरि के देखिन्छ भने हामीले अब विद्यार्थीहरूले जुन वातावरणमा त्यहाँ चाहिँ सिक्नुपर्ने थियो जस्तो किसिमको परिवेश हामीले चाहिँ तयार गर्नुपर्ने थियो त्यो अहिले नभएको अवस्था त्यसमा भाषाको पनि आफ्नो महत्वपूर्ण स्थान छ अब हामीले तथ्याङ्कको विश्लेषण गर्यौँ भने चालिस प्रतिशत पनि आउने सिकाइ भएको देखिँदैन क्लासमा अब धेरै नानीहरू क्लासमा बस्छ तर चाहिँ उसले सिक्न सकेका छैन त्यो नसिक्नुको पछाडि हामीले अहिलेको हाम्रो बुझाइ र अध्ययनबाट प्रष्ट रूपमा के देखिन्छ भने भाषाले अत्यन्त ठूलो महत्वपूर्ण भूमिका खेलेको छ र मातृभाषाको उठानबाट चाहिँ विद्यालयमा हामीले त्यो परिवेश निर्माण गर्यौं भने त्यसको अघि हाम्रो सरहरूबाट पनि कुरा आएको छ संज्ञान पक्षमा वृद्धि हुन्छ नानीहरूले आफ्नो अनुकूल भएर चाहिँ सबै कुराहरूको एउटा सहजता निर्माण हुने सम्भावना रहन्छ यदि बाह्य परिवेशबाट मात्रै हामीले त्यसलाई सिकाउन खोज्यौँ भने पहिलो कुरा चाहिँ के आयो भन्दाखेरि उसको सिकाइ अवरुद्ध हुन्छ र दोस्रो कुरा अब शिक्षकले पनि कतिपय अवस्थामा स्थानीय परिवेशमा राम्रा किसिमका अभ्यासहरू पनि भएका छन् ती अभ्यासबाट सिको गरेर हामीले त्यसलाई विस्तार गर्ने जस्तै मैले कपिल वस्तुकै उदाहरण भने कपिल वस्तुमा एकदम राम्रो एउटा उहाँहरूले आफ्नै किसिमले चाहिँ सिको गरेर बहुभाषिक शिक्षालाई कसरी कार्यान्वयन गर्ने भन्ने किसिमले त्यो एउटा थालनी गर्नुभएको छ त्यस्तै अरू थुप्रै ठाउँहरूमा राम्रा अभ्यास भएको छन् ती अभ्यासलाई हामीले शिक्षक तालिममा हाम्रो कार्यक्रममा समावेश गरेर त्यो समायोजन गर्नुपर्ने पनि आवश्यकता छ र त्यसको अर्को पाटो भने के भने अलिकति हाम्रो जस्तै पाँच छ वर्षको अनुभव भने त केही पनि भएन नि त हामीले धेरै लामो अनुभव पनि छैन हाम्रो आफ्नो प्रयोगले चाहिँ केही कुराहरू चाहिँ लामो समयसम्म यो कुरा बहुभाषिक अवस्था रह्यो यो थाले नै भएको चाहिँ एकदम थोरै समय भएको कारणले हामीले अब चाहिँ यो पाँच छ वर्षको अनुभवलाई पनि उपयोग गरेर अगाडि कसरी जाने भन्ने अध्ययन अनुसन्धान त्यसको बारेमा चाहिँ अलिकति मसिना कुरालाई पनि केलाएर हामीले जनरल कुरामा चाहिँ त्यति धेरै हाम्रो समस्या छैन अब चाहिँ कुन भाषाको कक्षा कटाको परिवेशलाई कसरी हामीले सहज बनाइदिने अथवा त्यहाँभित्र भएका जति हाम्रा चाहिँ नानीहरू छन् उनीहरूको लागि अब मास डेलिभरीले चाहिँ हुने भएन अब त इन्डिभिजुअल लेभलमा प्रत्येक नानीहरूको भाषाको पृष्ठभूमि उसको सिकाएको अवस्था यी सबै कुरालाई चाहिँ अगाडि सारेर लाने हो भने धेरै राम्रो एउटा अवसर पनि छ सम्भावना पनि छ र हाम्रो हरेक हरेक हिसाबले यसमा सहमति पनि छ कुनै किसिमको यो हुन्न भन्ने चाहिँ कतै आवाज छैन त्यो कारणले हामीले अहिले शिक्षा मन्त्रालय शिक्षा विभागको प्रमुख दायित्व भनेको चाहिँ यी सबै कुरालाई चाहिँ समायोजन गरेर वातावरण निर्माण गर्ने र त्यसलाई अगाडि लैजाने त्यो किसिमको प्रयासमा हामी लागिरहेछौँ र विगतमा भएका हाम्रा जति अभ्यासहरू छन् पाइलटको कुरा पनि गर्नुभयो यहाँले ती सबै कुराको एउटा चाहिँ विस्तृत आधार तयार गरेर हामीले चाहिँ अगाडि बढ्ने कार्ययोजनासहित हामीले चाहिँ अहिले करिब करिब बिस प्रतिशत विद्यालयमा केही अत्यन्त तत्कालको हाम्रो चाहिँ खाँचो देखिया छ त्यसलाई आपूर्ण गर्ने हिसाबले हामीले विद्यालयको पहिचान गर्ने काम सम्पन्न गरेका छौँ र त्यो विद्यालयमा कस्तो किसिमले हामीले चाहिँ वातावरण निर्माण गरिदिन्छौँ के के त्यसको लागि चाहिँ साधन स्रोत उपलब्ध गराउने शिक्षक तयारी कसरी गर्ने भन्ने कुराको लागि त्यसको एउटा वातावरण निर्माण र साथसाथै सहकार्यका संयन्त्र पनि उपयोग गरेर अगाडि जानुपर्ने अहिलेको अवस्था छ मैले अहिले चाहिँ यति नै राखेँ श्रोतावृन्द अहिले सुन्दै हुनुहुन्थ्यो बहुभाषी शिक्षा सम्बन्धी परिसंवाद कार्यक्रम यस परिसंवाद कार्यक्रममा भाग लिँदै हुनुहुन्थ्यो शिक्षा विभागका महानिर्देशक डाक्टर लभदेव अवस्थी शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक श्री डिलीराम रिमाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू डाक्टर योगेन्द्र प्रसाद यादव डाक्टर हेमाङ्ग राज अधिकारी र डाक्टर विष्णु सिंह राई श्रोतावृन्द यस परिसंवाद कार्यक्रमको बाँकी अंश आगामी कार्यक्रममा लिएर उपस्थित हुने नै छौ सुन्न भने नबिर्सिनुहोला हस्त श्रोतावृन्द आजको यस शैक्षिक कार्यक्रमबाट माया राई उमा थोकी प्राविधिक साथी राज श्रेष्ठको साथै म विनितालाई पनि विदा दिनुहोस् नमस्ते